Dini, dini, dini. लियो मनमा कैयौँ सपना बुन्दै ऊ सङ्घर्षको बाटोमा हिँड्दै रम्ने उमेरमा संसार चिन्दै दुःख कुर्ची बेथा उछिन्दै उसको काँधमा परिवारको आस असफलताको थियो त्रास तर मर्थेको छोरोको आत्मविश्वास जुटाउने थियो गाँस बाँसका पास उसले चलेको पाइलालाई पछ्याउँदै कान्छो माइला भाइ सच्याउँदै हरेक गल्तीलाई भर्नु छ खाली गल्तीलाई एक होरो उसको कोसिस साथमा परिवारको आशिष हातमा मेहनतको ढेला उसको कलिलो हत्केला खिच्छ मलिलो माटोमा हिँड्दै ठाउँमा ऊ हरदम हर पल लम्किँदैथ्यो छट्यान्सरी चम्किँदैथ्यो मनको चाहना मारी ऊ भाग्यको ज्वालामा थियो थकाइ हरेसले धन्किँदै तर जोस सागरले रम्किँदैथ्यो उसको हर कदम थियो अडिक लक्ष्यलाई तान्यो जस्तै नजिक पल्टन घरसँग लाग्यो मिथ जाडो हार छेक्ने एउटै जित माथि आउँछ शरीर माटोमा मन त उसको त्यही गाउँमा छ सम्झन्छ उकाली ओह्राली हरियाली वन अनि देउराली मा वस्तु भाउहरू चराको खोज्दैछ अतीत जुन हराको खोज्ने क्रममा वर्ष भ्रममा समय बित्छ वर्ष जङ्गमा आँटिन्छ ऊ वर्ष दङ्ग लडाई भूमिको देख्दा रङ्ग अघि बढ्छ ऊ सङ्ग सँग खुम्चन्छ मुटु काम्छ अङ्ग कहलाग्दो रातमा स्थिति अब उसलाई हजम भयो खुकुरी चल्छ सर्वप्रथम छिनाउँछ दुश्मन ऊ गर्धन नाँदै जान्छ बाधा अड्छन् शत्रुको रगत त्यसलाई अर्पण उसलाई अत्तो पत्तो छैन के छ यो जीवन रेखामा अघि बढ्छ बरु मर्छ गोर्खाली बन्छ यो केटामा निष्ठुरी भाके एक्कासी पर्छ विस्फोटनको चपेटामा बाँकी सास उकेलाउँदैछ बिस्तारै शरीर सेलाउँदैछ गर्दैछिन् छोरालाई फेरि आमा तिमी नआतिनु ऊ संसार छोडी गइसक्यो हिजोसम्म राम्रै थियो आज बको भइसक्यो उसको त्यो काम उसको सान युवा योद्धाको बलिदान सदाबहार रहन्छ महान अमर बन्नेछ उसको चिहान उदाउँदा सूर्य हरेक बिहान तिम्रै कमी महसुस हुन्छ तिम्रो मुहानको याद आउँदा नेपाली मन तिम्रो छ तिमी फर्किआ